मोबाइल एपमा र रेडियो अनमोल डट कममा यो कार्यक्रमलाई लाइभ सुनिरहनु भएको छ र म छु तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मुटुदेखि मुटुसम्म तपाईँले सुन्दै आइरहनु भएको छ भने तपाईँलाई थाहा नै छ कार्यक्रममा के हुन्छ भनेर हामी विशेष गरी कार्यक्रममा माया र प्रेमका कुराहरू गर्छौँ जीवनका कुरा गर्छौँ र तपाईँका सन्देशहरू राख्छौँ हामी आफ्नो मान्छेलाई धेरै माया गर्छौँ हामी आफ्नो मान्छेलाई मैले जति धेरै कसैले माया गर्न गर्दैन भनेर दाबी पनि गर्छौँ तर वास्तवमा माया गर्छौँ भनेर दाबी गर्नु माया गर्छु भनेर गर्नु र साँच्चै माया गर्नु बिच आकाश जमिनको फरक छ हामी सबै मुखले त माया गर्छौँ भन्छौँ तर हाम्रो व्यवहार त्यस्तो छ कि छैन हामी माया गर्छौँ तर बाध्यतामा परे भनेर श्रीमतीलाई छोडेर टाढा जान्छौँ कि अथवा श्रीमानलाई छोडेर टाढा जान्छौँ कि हामीलाई त्यस्तो लाग्छ कहिलेकाहीँ आफ्नो मान्छेबाट टाढा रहेर आफ्नो मान्छेलाई मद्दत गर्नु प्रेम गर्नु नै हो जस्तो लाग्छ तर तपाईँ एकपटक ठन्डा दिमागले सोच्नुहोस् हामी आफ्नो मान्छेबाट टाढा रहेर हाम्रो आफ्नो मान्छेलाई साँच्चै प्रेम गरेको देखाउँछौँ या आफ्नो मान्छेलाई अझै बढी पीडा दिन्छौँ एकपटक सोच्नुहोस् तपाईँले आफैले जवाब पाउनुहुनेछ कहिलेकाहीँ हामी बाध्यतामा परेर टाढा पनि हुन्छौँ तर सकेसम्म त्यस्ता अवस्थाहरू आउन नदिन दुवैजना मिलेर धेरै प्लानिङहरू बनाउनुपर्छ अनि सामान्य जिन्दगीमा पनि जिउन सक्ने गरी आफ्नो इच्छाहरूलाई काबुमा राख्न सक्नुपर्छ आफ्नो सीमितता बुझ्नुपर्छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा हामी यस्तै कुराहरू गर्छौँ तैपनि हामी व्यक्तिगत रूपमा के निर्णय गर्ने हामी स्वतन्त्र छौँ त्यसैले आफ्नो आफ्नो निर्णय आफ्नो आफ्नो भारी आफैले बोक्नुपर्छ आफ्नो निर्णय आफैले गर्नुपर्छ एनिवे मलाई चाहिँ त्यस्तो लाग्छ त्यसैले म तपाईँहरूलाई सेयर गरिरहेको हुन्छु र अब भने ढिला नगरी म तपाईँका सन्देशहरू राख्दैछु आज पनि मलाई थुप्रै साथीहरूले कमेन्ट गर्नुभएको छ तर आज कमेन्टहरू छोटो छोटो भएकोले अन्तमा एउटा कविता पनि राख्नेछु अहिलेको लागि एउटा कमेन्ट राख्दैछु यो कमेन्ट गर्नुभएको छ हाम्रो नियमित श्रोता हुनुहुन्छ उहाँ प्रेमकला आचार्यजी र लेख्नुहुन्छ हेलो नमस्कार दर्शन खाना भए त के छ खबर भन्नुभएको छ नमस्ते तपाईँलाई पनि स्वागत छ कार्यक्रममा अनि खाना भइसकेको छ खबर पनि एकदमै ठिक छ तपाईँको कस्तो छ होला उहाँ लेख्नुहुन्छ म प्रेमकला आचार्य तिनझुरे मिडिया ग्रुपको मेम्बर फ्रम सुभाङबाट गुड नाइट हजुरलाई पनि त्यसै गरी डियर मुटु सुचन लिम्बू सबिन नौपाने दादा एक्लो मुटु साजन लिम्बु निर्मला तामाङ राजु लिम्बु त्यसै गरी डियर सोमराज शेर्पा करिश्मा करिश्मा त्यसै गरी राजन खतिवडा सपन घिसिङ तामाङ कमल खनाल विमला माझी सङ्घर्ष बेघा लिम्बु दादा मायालुको सौगात अल फ्रेन्डलाई भन्नुभएको छ धेरै धेरै धन्यवाद छ प्रेमकला आचार्यजी तपाईँको यो कमेन्टको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ अर्को कमेन्ट कसले गर्नुभएको छ म हेर्दैछु यो कमेन्ट गर्नुभएको छ रोशन थापाजीले सम्पूर्ण साथीहरूलाई मिठो सम्झना भन्नुभएको छ रोशनजीलाई धेरै धन्यवाद छ त्यसै गरी रमला शेर्पाजीले गुड नाइट माई फ्रेन्ड भन्नुभएको छ रमलाजीलाई पनि धेरै धन्यवाद छ अनि विक्रम लुङ्बाजीले पनि कमेन्ट गर्नुभएको रहेछ सम्झनु भएको रहेछ धन्यवाद छ सर तपाईँलाई पनि सम्झनु भएकोमा त्यस गरी अर्को कमेन्ट गर्नुभएको छ तामाङ बिरुथिङजीले उहाँ लेख्नुहुन्छ कार्यक्रम प्रस्तुतताप्रति हार्दिक नमस्कार र प्राविधिक मित्रप्रति के लेख्नुभएको छ प्राविधिक मित्रप्रति मिठो सम्झना भन्नुभएको रहेछ म बागमती प्रदेश मकवानपुर जिल्ला अन्तर्गत कैलाश गाउँपालिका वडा नम्बर आठबाट बिरुथिङ तामाङ हृदयदेखि नै माया गर्ने प्रेम जोडी र प्रेमीप्रति सद्भाव राख्नेहरूप्रति हार्दिक आभार भन्नुभएको छ धेरै धन्यवाद छ बिरुजी तपाईँको यो कमेन्टको लागि आज तपाईँको पहिलोपटक कमेन्ट पढ्न पाएँ र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी सिमला सिमुजीले नमस्कार मात्र भन्नुभएको रहेछ सिमलाजीलाई पनि यो छोटो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ शहजादी आई मेरी होने दे सुमधुर साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ तपाईँ रेडियो अनमोल नब्बे मेगा हार्जमा हाम्रो पात्र मोबाइल एपमा रेडियो अनमोल डट कममा तपाईँले यो कार्यक्रम सुनिरहनु भएको छ र तपाईँले यो कार्यक्रमका पुराना एपिसोडहरू सुन्न छुटाउनु भएको छ भने तपाईँले सबै Saugat dot blogspot dot कममा सर्च गरेर सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ मेरो व्यक्तिगत ब्लग हो Sabisauga dot blogspot dot com तपाईँले त्यहाँबाट कार्यक्रम डाउनलोड गर्न सक्नुहुन्छ र आज कार्यक्रममा म तपाईँका कमेन्टहरू पढिरहेको छु र तपाईँकै सन्देशहरू साथीहरूलाई बाँडिरहेको छु यतिखेर भने ढिला नगरी म फेरि तपाईँको कमेन्टहरू लिन चाहन्छु यो कमेन्ट भन्दा पनि सौगात फेसबुक पेजमा म्यासेज पठाउनु भएको थियो सानो पुन्जीले वोल्टिङ सानो पुण्डे उहाँको पुरा नाम चाहिँ लेख्नुहुन्छ माम खानु आउनु हजुरलाई ह्याप्पी वेलकम भन्नुभएको रहेछ धन्यवाद छ सानुजी खाना त खाइसकेँ तपाईँले पनि खानुहोस् भनेर भन्न चाहन्छु अनि उहाँ लेख्नुहुन्छ गुड नाइट अल भन्नुभएको छ सानुजीलाई पनि यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ आगामी दिनमा पनि तपाईँको यस्तै म्यासेजको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को म्यासेज गर्नुभएको छ कसले गर्नुभएको छ हेरौँ यो कमेन्ट रहेछ कमेन्ट गर्नुभएको छ निशा चौधरीजीले नमस्ते म रौतहट चन्द्रपुरबाट साथीहरूलाई सम्झिँदा अनुपमा आकृति सबनम र काजल दिदीको लागि भन्नुभएको छ निशा चौधरीजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ सफिरा सृजना सुनवारजीले नमस्ते दाजु भन्नुभएको छ नमस्ते सफिराजी miss you good night all भन्नुभएको छ सप्रियाजीलाई यो कमेन्टको लागि धेरै धन्यवाद छ र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ मिडिया प्रेमी कल्पना शेर्पाजीले गुड नाइट अल भन्नुभएको छ कल्पनाजीलाई पनि कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ सुषमा सहयात्रीजीले गुड नाइट अल फ्रेन्ड भन्नुभएको छ सुषमाजीलाई पनि यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ सफिरा सृजना सुनुहारजीले फेरि गर्नुभएको रहेछ हाई नमस्ते मिस यु गुड नाइट भन्नुभएको छ यहाँलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ किसी को किसी से प्यार होता है जब किसी को किसी से प्यार होता है जब किसी को किसी से प्यार होता है जब किसी को किसी से प्यार होता है यो सुमधुर साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ तपाईँ रेडियो अनमोल नब्बे मेगाहर्ज हेटौँडा मकुवानपुरबाट हाम्रो पात्र मोबाइल एपबाट पनि कार्यक्रम सुनिरहनु भएको छ र तपाईँले यो कार्यक्रम रेडियो अनमोल डट कमबाट पनि लाइभ सुन्न सक्नुहुन्छ र यदि तपाईँले पुरानो कार्यक्रमहरू सुन्न छुट्याउनु भएको छ भने चाहिँ सबै Sauga dot blogspot dot कममा सुन्न र डाउनलोड गर्न पनि सक्नुहुन्छ यो जानकारी मैले तपाईँलाई राखेँ र यतिखेर भने तपाईँका कमेन्टहरू मैले सकाइसकेको छु तपाईँ पनि यदि तपाईँका जिन्दगीका भोगाइहरू भावनाहरू सुख दुःखका कुरा जीवनका कुरा लेख्न चाहनुहुन्छ शृङ्गारिक गजल मुक्तक सायरी कविता लेख्न चाहनुहुन्छ पठाउन चाहनुहुन्छ भने तपाईँले फेसबुकमा सबै सौगात भनेर टाइप गर्नुहोस् हाम्रो फेसबुक पेज देखा पर्छ र त्यो पेजमा तपाईँले म्यासेज र कमेन्ट गर्न सक्नुहुन्छ अथवा तपाईँले रेडियो अनमोलको पोस्टमा मुटुदेखि मुटुसम्म खोज्नु भयो भने त्यहाँ पाउनुहुन्छ र हाम्रो पोस्टमा कमेन्ट पनि गर्न सक्नुहुन्छ र यतिखेर भने म एउटा कविता राख्दैछु यो कविता हामीले लिएका छौँ कहाँबाट लिएका छौँ साहित्य पोस्टबाट हामीले यो कविता लिएका छौँ साभार गरेका छौँ र कविताको शीर्षक छ परिवर्तन अनि यो कविता लेख्नुभएको हो कवि सफल निरौलाले उहाँको कविता यस्तो छ फर्किएर हेर्दा म पहिलाको म रहेनछु फर्किएर हेर्दा म पहिलाको म रहेनछु ठोक्किँदा रुने म आफै ठोक्किन पुग्दो रहेछु मेरो सोच भावना विचार यी सबै बेग्लै भएछन् अचम्मित छु म प्रश्न चिन्ह ठडिरहेको छ आज के म कठोर भइसकेँ खाली खाली जिम्मेवार गन्तव्य लक्ष्य कर्तव्य यिनले घचघच्याउन थालेछन् डर लाग्न थालेछ बाटो बिराउने म सानो मस्तिष्कले ब्रह्माण्ड सोच्न थालेछु रमाउँदै बस्ने चञ्चले मन स्थिर भएछ समयले मलाई पनि डोर्याउन थालेछ अचम्मित छु म प्रश्न चिन्ह ठडिरहेको छ आज के म यथार्थमा बाँच्ने भइसकेँ दिन उराट लाग्न थालेछ रातमा निद्राले साथ दिन छाडेछ आँखा दूरदर्शी भएछ ऐनामा पनि त्यो म देख्दिनँ जो बग्थ्यो भावनामा अचम्मित छु म प्रश्न चिन्ह ठडिरहेको छ आज के म नौलो भइसकेँ फर्केर हेर्दा म फेरिएछु सब थोक फेरिएछन् गुच्चा खेल्ने हातहरू आज लक्ष्य ताक्न थालेछन् चुङ्गी खेल्ने घोडाहरू आज गन्तव्य तय गर्न सरेछन् हेर्दा हेर्दै मेरो डिएनए बाहेक सबै अर्कै अर्कै भएछन् अचम्मित छु म प्रश्न चिन्ह ठडिरहेको छ आज के म कर्तव्यनिष्ठ भइसकेँ म उत्तरहीन सोझमग्न भएर टोलाइरहेको छु यो कविता थियो परिवर्तन शीर्षकको कविता कवि सफल निरौलाको र हामीले यो कविता साहित्य पोस्टबाट साभार गरेका थियौँ अब भनिराख्दैछु यो सुमधुर साङ्गीतिक आवाज कर मेरे मन को किया तूने क्या इशारा बदला ये मौसम लगे प्यारा जग सारा छूकर मेरे मन को किया तूने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 लाख कर ले तू इनकार सजना दिलदार सजना है ये प्यार सजना ना तूने मुड़ के भी पीछे कुछ देर तो मैं रुका था प्यार सजना वापस जरा सजना लाख कर ले तू इनकार सजना दिलदार सजना है ये प्यार सजना